सधैँ जिउँछु धै मर्छु धै मलाई पाए के नै गर्छु धै कस्तो चिज हो पनि पनि ठिक कस्तो चिज हो आलु जस्तै मान्छेको मेरो मर्छु मलाई पाए के नै गर्छु धै कस्तो चिज हो आलु मुला माने ठिक हुने भेन्टी माने ठिक हुने कस्तो चिज हो आलु 飞满天空，百花下面，谁的牡丹？ पछि फसे झै फसे यो कस्तो चिज हो आयो जता पनि ठिक हुने जेमा पनि ठिक कस्तो चिज हो आलु आलु जस्तै मान्छेको घर बनाले फुल्यो मेरो तालु घर पनि बसियो जलमा माथि फसे झै फसे यो कस्तो चिज हो आलु सदा पनि ठिक केरा पनि ठिक कस्तो चिज हो आलु 头，满头满脸，岁月无常。 नचिन्दा कस्तो चिजो आयो जता पनि ठिक हुने जेमा पनि ठिक हुने कस्तो चिजो आलु आलु जस्तै मान्छेको घर बनाले खुल्यो मेरो दुःख पाए चारतिर हिँड्दा तिम्रो पाए नबुझ्दा नचिन्दा कस्तो आलु ठिक हुने मासु माथि ठिक हुने कस्तो चिजो आलु